बुलबुल एउटा इरानी चरा बुलबुल ऊ फर्किन्छ घरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता आउँछ खरबाट खरानी बनाएर पिउँछ पिलाउँछ अमृत यसरी ऊ पिउँछ पिलाउँछ अमृत यसरी ऊ शराब बनाउँछ तरबाट खरानी बनाएर जस्ता आउँछ खरबाट खरानी बनाएर सरकार पठाउँछ युवालाई खाडीमा यसरी सरकार पठाउँछ युवालाई खाडीमा यसरी रमाउँछ कसैलाई करबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर कसलाई के हुन्छ टीका लगाउँदा कसलाई के हुन्छ टीका लगाउँदा के हुन्छ ज्ञानको सरबाट खरानी बनाएर जस्ता आउँछ खरबाट खरानी बनाएर ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई के सोचेर हो आफ्नै थरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर अछामको डम्बर बोगटीको यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले तपाईँका विभिन्न गजलहरू लिएर आइपुगेको छु ती गजलको वाचनसँगै सुमधुर नेपाली साङ्गीतिक गजलहरू आजको बुलबुलमा सुनाउँछु एक महिनाभन्दा अलि बढी भयो करिब पाँच हप्ता अगाडि बेनी म्याक्तिको बेनीमा एउटा गजल प्रतियोगिता भएको थियो खुल्ला गजल वाचन प्रतियोगिता र बुद्धिबिम्ब साहित्यिक पत्रिकाको विमोचन कार्यक्रम थियो बुद्धिबिम्ब त्यहाँका बालबालिकाहरूको एउटा पत्रिका हो जसले साहित्यिक तथा शैक्षिक पत्रिकाको रूपमा सत्र वर्षदेखि निरन्तर सेवा गरिरहेको छ र वर्ष सत्रको अङ्क एक पूर्णाङ्क एकाउन्न दुई हजार सालको पत्रिका मेरो हातमा छ आज म यसभित्र रहेका केही रचनाहरू र त्यहाँ भएको खुल्ला गजल वाचन प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो भएका साथै सान्त्वनासम्म आइपुगेका गजलकारहरूको गजल वाचन गर्छु त्यसो त सबैको गजल मैले वाचन गर्थेँ मेरो हातमा छानिएका गजलहरू मात्रै आइपुगेका रहेछन् त्यसैले आउँदा दिनहरूमा बेनीका अरू गजलहरू पनि बुलबुलमा प्राप्त होस् बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनुहोस् भन्ने अनुरोध गर्दै म आजको पहिलो सांगीतिक गजल किन हजुर नबोलेको जिन्दगीमा उमङ्गको लहर भेटिन्छ जिन्दगीमा उमङ्गको लहर भेटिन्छ सङ्घर्षमै जिन्दगीको सफर भेटिन्छ प्रगतिको यात्रा सधैँ कठिन भए पनि प्रगतिको यात्रा सधैँ कठिन भए पनि चुनौतीमै विशाल अवसर भेटिन्छ जिन्दगीमा उमङ्गको लहर भेटिन्छ सङ्घर्षमै जिन्दगीको सफर भेटिन्छ म्याग्दी बेनीको माउन्ट एभरेस्ट स्कूलमा कक्षा नौमा अध्ययनरत सुमित पाण्डेको मुक्तक थियो यो यसलाई मैले वाचन गरेँ यो माउन्ट एभरेस्ट स्कूलले नै आयोजना गरेको कार्यक्रम थियो त्यति बेला खुल्ला गजल वाचन र बुद्धिबिम्ब पत्रिकाको विमोचन कार्यक्रम म आफै पनि त्यो कार्यक्रममा पुगेको थिएँ र त्यहाँ छानिएका रचनाहरू त्यहाँ चुनिएर पहिलो दोस्रो र तेस्रो भएका रचनाहरू आज मैले वाचन गर्छु मैले कार्यक्रमको सुरुवातमै भनेको थिएँ यति बेला भने मैले बुद्धिबिम्बबाट यो मुक्तक वाचन गरेको थिएँ अब बुलबुलको साङ्गीतिक दोस्रो कोसेली राख्छु त्यसपछि अरू रचना लिएर आउनेछु मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा मलाई रुच्दैन तिम्रो बारेमा मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको तिमी त्यस्तै फुलौ हौ बगैँचा कि तिमी त्यस्तै फुल हौ बगैँचा कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको अनाथ गाँसछन् तिम्रा हरेक सुख दुःख मसँग नात म बुझ्दछु मूल्य आँसुको म बुझ्दछु आँखाबाट झरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा जित्न सक्छु म तिमीले साथ दिएमा म युद्ध जित्न सक्छु म तिमीले साथ दिएमा म कल्पनै गर्न सक्दिन नै गर्न सक्दिन यो तिम्रो मन अन्त सरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले एक्लो छु साथी तिमी साथ छैनौ म एक्लो छु साथी तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ गुनासो त मेरो अरू छैन केही गुनासो त मेरो अरू छैन केही भयो यही न जाति तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ सँगै मन्दिरैमा चढाउनु पर्ने सँगै मन्दिरैमा चढाउनु पर्ने थियो फूलपाती तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ म चिम्लेर आँखा गरे जो भरोसा म चिम्लेर आँखा गरे जो भरोसा बन्यो आत्मघाती तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ बिना तेल एक्लै जलाएर मात्रै बिना तेल एक्लै जलाएर मात्रै कहाँ जल्छ बाती तिमी साथ छैनौ म एक्लो छु साथी तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ मुत्कारिब मुसम्मन सालिम बहरमा यो रमेश सुवेदीले लेख्नु भएको गजल मैले बेनीबाटै बोकेर ल्याएका कोसेलीहरू अन्तर्गतको एउटा गजल सुनाएँ र यो वाचन गरिसकेपछि अब फेरि म सांगीतिक गजलतिर लाग्छु आज म्याग्दीका गजलहरूलाई मैले प्रस्तुत गरिरहेको छु म्याग्दीमा खुल्ला गजल वाचन प्रतियोगिता र बुद्धिबिम्ब साहित्यिक पत्रिका केही समय अगाडि विमोचन भएको थियो जसमा म्याग्दी साहित्य संचारका संरक्षक श्री चन्द्रबहादुर लामिछाने छेत्री त्यस्तै गरी बुलबुल साहित्यिक पत्रिकाका प्रधान सम्पादक पनि उहाँ हुनुहुन्छ पर्वत जलजला उहाँको घर त्यसै गरी तारानाथ शर्मा म्याग्दी पत्रकार संघका अध्यक्ष त्यसै गरी म्याग्दी साहित्यिक समाजका अध्यक्ष पनि ध्रुवलाल शर्मा लगायत धेरै व्यक्तित्वको त्यहाँ उपस्थिति थियो र कार्यक्रम निकै भव्यताका साथ गजल वाचन कार्यक्रम सम्पन्न भएको थियो नगद पुरस्कार पाँच हजार पहिलो हुनेलाई दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार माउन्ट एभरेस्ट स्कुल जसले आयोजना गरेको थियो कार्यक्रममा गजलको लागि यो एउटा ठूलो योगदानको रूपमा मैले हेरेको छु र गजल साहित्यमा निरन्तर अग्र अग्रसरता उहाँहरूको रहिरहने विश्वास पनि लिएको छु अब अर्को एउटा साङ्गीतिक गजल राख्छु साङ्गीतिक गजलपछि म फेरि अरू सामग्रीहरू लिएर आउने नै छु तिम्रो नाम सधैँ म जप्न पाउँछु आँखो देख्न पाऊ तिम्रो नाम सधैँमा जप्न पाऊ सधैँमा जप्न पाऊ तिम्रो खुसीमा खुसी थप्न पाऊ जब रहन्छ यो जिन्दगी सम्म रहन्छ यो जिन्दगी तिमी सधैँमा देख्न पाऊ तिमी सधैँमा बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल समाधान भुलेर सम्झेको पाटोमा भेट भयो समाधान भुलेर सम्झेको पाटोमा भेट भयो लुखुर लुखुर हिँड्दै थिए बाटोमा भेट भयो सुन्तली जोगिन नसकी रक्ताम्य भएर ढली सुन्तली जोगिन नसकी रक्ताम्य भएर ढली असली चोट त लोग्नेको बाटोमा भेट भयो लुखुर लुखुर हिँड्दै थिए बाटोमा भेट भयो च्वास्स हुँदा बित्तिकै बल्झने मेरो जस्तै पीडा च्वास्स हुँदा बित्तिकै बल्झने मेरो जस्तै पीडा निको हुनै आँटेको घाउको खाटोमा भेट भयो लुखुर लुखुर हिँड्दै थिए बाटोमा भेट भयो हिंसा छिरेको त्यो दुश्मनी पनि दिगो नभनी हिंसा छिरेको त्यो दुश्मनी पनि दिगो नमनी मिल्न नचाहनेहरूको पनि माटोमा भेट भयो समाधान भुलेर सम्झेको पाटोमा भेट भयो लुखुर लुखुर हिँड्दै थिए बाटोमा भेट भयो बेनीबाट मैले ल्याएका मध्येको एउटा गजल थियो यो यसमा थर लेखिएको छैन कान्ति मात्रै लेखिएको थियो गजलकार कान्तिको गजल मैले वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आज साङ्गीतिक गजलहरूको साथमा मैले बेनीबाट पठाउनुभएका गजलहरूलाई वाचन गरिरहेको छु सुरुवातमा बाहेक अरू गजल मैले बेनीकै वाचन गरेको हुँ अब एउटा साङ्गीतिक गजल अर्को राख्दैछु केशव पौडेल यो असाध्यै शास्त्रीय गायनमा मिठो स्वर मलाई उहाँको स्वर साह्रै नै मनपर्छ मैले देखिन्न आज भोलि त धेरै पटक बजाइरहेको छु आज उहाँको अर्को एउटा गजल लिएर आएको छु थाहा छैन कुन आशमा थाहा छैन कुन आसमा छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी खिल बनेर आफै भित्र खिल बनेर आफै भित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको को छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी खिल बनेर आफै भित्र खिल बनेर आफै भित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी छैन रितो आकाश देखिँदैन रितो आकाश देखिँदैन रितो आकाश देखिँदैन रितो आकाश बाहे केही कुराहरू देखिँदैन रितो आकाश बाहे केही कुराहरू यस्तो लाग्छ झलखानामा यस्तो लाग्छ झलखानामा सडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी पो छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी के को आशा राख्छु अझै के को आशा राख्छु अझै के को आशा राख्छु अझै के को आशा राख्छौ मबाट ए मित्रहरू अझै के को आशा राख्छु मबाट ए मित्रहरू आगो लागि भित्र भित्रै आगो लागि भित्र भित्रै डढेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी खिल बनेर आफै भित्र खिल बनेर आफै भित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी थाहा छैन कुन आशमा हरेको छ जिन्दगी हरेको छ जिन्दगी हरेको छ जिन्दगी शत्रुको अगाडि तिमीलाई झुक्न दिन्न आमा शत्रुको अगाडि तिमीलाई झुक्न दिन्न आमा तिमीले देखेको सपनाहरू चोक्न दिन्न आमा भविष्य सम्झेर लुकेर धेरै रोएकी थियौ नि आमा निरुत्तर बगाउँछु पसिना सुक्न दिन्न आमा आँखाभरि आँसु पार्दै ठूलो मान्छे बन्नु अघि दिएको आशीर्वाद अझै याद छ मलाई अब देखाउँछु तागत लुक्न दिन्न आमा पाइला सधैँ एक कदम अगाडि नै रहनेछ मेरो खुट्टा तानेर लडाउनेहरूलाई ढुक्न दिन्न आमा रातभरि गाउँमा टुकी बालेर मेरो लागि ऋण खोज्दै हिँडेको बिर्सिएको छैन सफल बनेर देखाउँछु एक दिन थोक्न दिन्न आमा शत्रुको अगाडि तिमीलाई झोक्न दिन्न आमा तिमीले देखेका सपनाहरू चोक्न दिन्न आमा विशाल थापा मगरको गजल थियो यो यसलाई मैले वाचन गरेँ यो पनि मैले बेनीबाट लिएर आएका सामग्रीहरूमध्येकै एउटा गजल थियो तर यसमा अलि मिटर प्रष्ट रूपमा मिलेको छैन यो कुरालाई मैले यहाँनिर प्रष्ट पारेँ मिटर मिलाएर आगामी दिनहरूमा अझ बढी लेख्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु र यसलाई मैले प्रोत्साहनको लागि हौसलाको लागि बुलबुलमा यति बेला वाचन गरेर अब अर्को एउटा साङ्गीतिक गजल राख्नुभन्दा अघि म मैले उहाँका सामग्रीहरू प्रस्तुत गरिरहेको छु बेनिका जसमध्ये तेस्रो भएको गजल छ मेरो हातमा यति बेला दीपक शर्मा दिपुको उहाँ तृतीय हुनुभएको थियो उहाँको गजल वाचन गरेपछि म साङ्गीतिक गजलमा राख्छु दीपक शर्मा दिपु धौलागिरी छ म्याग्दी हुम्लामा जुम्लामा नुन चामल दाल कहिले पुग्छ हुम्लामा जुम्लामा नुन चामल दाल कहिले पुग्छ पानी बिजुली औषधि फालाफाल कहिले पुग्छ जहाँ बच्चा जन्माउँदा आमा मर्छिन् नि जहाँ बच्चा जन्माउँदा आमा नि भन्देऊ ती ठाउँमा अस्पताल कहिले पुग्छ पानी बिजुली औषधि फालाफाल कहिले पुग्छ नेतालाई गाली गर्दैमा भरिने कारागारहरूमा नेतालाई गाली गर्दैमा भरिने कारागारहरूमा देश र जनता लुट्ने दलाल कहिले पुग्छ पानी बिजुली औषधि फालाफाल कहिले पुग्छ र सड़कमा निस्कन्छ जुलुस अनि हराउँछ र सड़कमा निस्कन्छ जुलुस अनि हराउँछ सरकारसम्म हाम्रो मागको मसाल कहिले पुग्छ पानी बिजुली औषधि फालाफाल कहिले पुग्छ छानो नभएको मानो नभएको त्यो परिवारमा छानो नभएको मानो नभएको त्यो परिवारमा कमरेड सुखी नेपाली समृद्ध नेपाल कहिले पुग्छ हुम्लामा जुम्लामा नुन चामल दाल कहिले पुग्छ पानी बिजुली औषधि फालाफाल कहिले पुग्छ म्याग्दी धौलागिरी छका दीपक शर्मा दिपु जो खुल्ला गजल वाचन प्रतियोगितामा बेनीमा तृतीय हुनुभएको थियो उहाँको त्यो गजल मैले अहिले वाचन गरेँ र अब साङ्गीतिक गजलमा लाग्छु म हरिलम्सालको शब्द र संगीतमा अनमोल मणिको शब्द यस्तै हुन्छ कहिलेकाहीँ छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ छौ क्यार हो वेदनाको थैली तिमी बन्द गरी राख्छौ क्यार नसकेर थम्न कहिले नसकेर थम्न कहिले आँसु बनाई झर्छौ क्यार आँसु बनाई छर्छौ क्यार साँच्न सके आँसु पनि ओ साँच्न सके आँसु पनि बाँच्नलाई साथी हुन्छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ सँगै सपनालाई छर्छौ तिमी ओ अक्षे तारा सँगै सपनालाई छर्छौ तिमी निष्ठुर ढुङ्गा देवठानी निष्ठुर ढुङ्गा देवठानी सबै थोक भाग्छौ तिमी सबै थोक भाग्छौ तिमी ओठमा हाँसो हुँदा मात्रै मन्दिर सबलाई जाति हुन्छ मन्दिरकै साङ्गीतिक गजल मैले सुनाएँ मैले अघि दीपक शर्मा दिपुको गजल वाचन गरेको थिएँ तृतीय भनेर र सुरुमा मैले सुरु सुरुतिर रमेश सुवेदीको गजल वाचन गरेको थिएँ रमेश सुवेदीको गजल त्यति बेला द्वितीय भएको गजल थियो मैले त्यहाँ अघि उल्लेख गर्न छुटाएँ म एक्लो छु साथी तिमी साथ छैनौ जलेको छ छाती तिमी साथ छैनौ यो मुतकारी मुसम्मन सालिम बहरमा रमेश सुवेदीको गजल यो दोस्रो भएको थियो भने अब पहिलो भएको गजल मैले कार्यक्रमको अन्त्यमा वाचन गर्छु समीर रोका मगरको गजल पहिलो भएको थियो यति बेला चाहिँ एउटा साङ्गीतिक गजल निशा देसारको आवाजमा म त अजनबी भएछु दूर धरातलको मान्छे मान्छे म त अजनबी भएछु दूर धरातलको मान्छे मायालुसँग भेट हुँदा म त परदेशी भएछु मायालुसँग भेट हुँदा म त परदेशी भएछु म त अजनबी भएछु दूर धरातलको मान्छे यिनै साङ्गीतिक गजलहरू नेपाली गजलहरू सुनाउँदै मैले बुद्धिबिम्बका केही सामग्रीहरू त्यसै गरी म्याग्दी बेनीमा वाचन भएका खुल्ला गजल वाचनमा प्रतिस्पर्धामा सामेल भएका विभिन्न गजलहरूको वाचन गरे आजको कार्यक्रममा र म्याग्दीको साहित्यलाई आज विशेष आजको बुलबुलमा मैले समेटेँ अरू जिल्लाहरूमा पनि यस किसिमका कार्यक्रमहरू भएका छन् भने कृपया हामीलाई सामग्री पठाउनुहोला मैले तृतीय भएको नाम एकपटक फेरि दोहोऱ्याउँछु दीपक शर्मा दिपु खुल्ला गजल वाचन प्रतियोगितामा बेनीमा द्वितीय भएको नाम रमेश सुवेदी र प्रथम भएको नाम समीर रोका मगर मैले त्यो गजल वाचन गर्न बाँकी छ समीरजीको म कार्यक्रमको अन्त्यमा यो गजल वाचन गर्दै उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल आजको बुलबुलबाट विदा हुँदैछौं नबनाऊ त्यो मुहार मलिन मिल्दैन नबनाऊ त्यो मुहार मलिन मिल्दैन तिमी अग्लो आकाशमा जमिन मिल्दैन सोच्दो हो दिक्क हुँदै भित्ताको घडी पनि सोच्दो हो दिक्क हुँदै भित्ताको घडी पनि दौड्या दौडै गर्नुपर्छ आराम एकछिन मिल्दैन तिमी अग्लो आकाशमा जमिन मिल्दैन देशको ओठमा लगेर टाँसिदिनु थियो मलाई देशको ओठमा लगेर टाँसिदिनु थियो मलाई यहाँ अलिकति कतै मुस्कान ऋण मिल्दैन तिमी अग्लो आकाशमा जमिन मिल्दैन उज्यालो रातो अनुहार हुनेहरूको पनि त उज्यालो रातो अनुहार हुनेहरूको पनि त यहाँ अक्सर मन र व्यवहार रंगीन मिल्दैन तिमी अग्लो आकाशमा जमिन मिल्दैन भेट्न आउन मन नभएको होइन समीर भेट्न आउन मन नभएको होइन समीर कालाले भन्यो फुर्सदिलो कुनै दिन मिल्दैन न बनाऊ त्यो मुहार मलिन मिल्दैन तिमी अग्लो आकाशमा जमिन मिल्दैन बुलबुल एउटा इरानी चरा बुलबुल